पदयात्रले दल दर्ता आह्वानबारे सरकार र मुख्य चार दलसँग परामर्श गरी फेरि आह्वान गरिने बताउनु भएको छ यादवका अनुसार यसअघि दर्ता भएका दलहरूको अन्तिम नावली पनि दोस्रो चरणको दल दर्ता प्रक्रियापछि सार्वजनिक गरिनेछ उहाँले दलहरूको हस्ताक्षर प्रमाणीकरणको काम अन्तिम चरणमा रहेको पनि जानकारी दिनुभएको छ यसबारेमा आयोगले छिट्टै दलहरूसँग छलफल गर्नेछ आयोगले तयार गरेको निर्वाचन आचार संहितामा दलहरूको बेचमा सहमति जुट्न नसकेपछि उहाँले सहमति जुटाउनका लागि आग्रह गरिएको उल्लेख गर्नुभएको छ यसअघि दल दर्ताका लागि निर्वाचन आयोगले आह्वान गरेको भए पनि नेकपा माओवादी लगायतका दलहरूले नाम लेखाएका छैनन् वर्तमान सरकार गठन प्रक्रिया गलत भएको भन्दै उनीहरूले चुनाव बहिष्कार गर्ने बताएका छन् यसअघि एक सय दलले आफ्नो नाम लेखाइसकेका छन् नेपाल सुकुम्बासी संघर्ष समिति रत्नगरले धुरीकर र भूमिकर लागू गर्नुपर्ने माग गरेको छ आफूले भोग चलन गर्दै आएको भूमिमा स्थायी रूपमा बसोबास गराएर धुरीकर र भूमिकर तिर्न पाउनुपर्ने उनीहरूको भनाइरहेको छ धुरीकर र भूमिकर लागू गर्ने दवाब दिने उद्देश्यले आज आइतबार रत्नगरमा आयोजना गरिएको शान्ति र्याली पछिको कोडसभामा बोल्नेहरूले धुरीकर र भूमिकरको लागि जस्तो सुकै बलिदानी दिन तयार रहेको बताएका थिए सभामा बोल्दै संघर्ष समितिका अध्यक्ष प्रज्वल नेपालले घाँस र कपासको व्यवस्था आफूहरूले नै गर्न सक्ने भन्दै बसोबासको लागि सरकारले जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ जुनसुकी दलले आफूहरूको माग पूरा गराउन सक्छ उनीहरूलाई साथ दिने नेपालीको भनाइ छ संघर्ष समितिकी उपाध्यक्ष उर्मिला पासवानले अघिल्लो सरकारले नेपालमा सुकुम्बासी हुन नदिने प्रतिबद्धता जनाएका कारण वर्तमान सरकारले यो माग पूरा गर्नुपर्ने बताउनु भएको छ सुकुम्बासी पनि देशको नागरिक भएका हुनाले सुकुम्बासी सधैँ सुकुम्बासीकै रूपमा रहन नसक्ने भएकाले धुरीकर र भूमिकर लागू गर्नुपर्ने उहाँले बताउनु भएको छ रत्नगर तेह्र ओडामा करिब पन्ध्र सय सुकुम्बासीहरूको बसोबास रहेको छ र्यालीमा प्रत्येक ओडाका सुकुम्बासीहरूको सहभागिता रहेको थियो टिकौली पुलदेखि शुरू भएको र्याली बकुलर टाँडी उद्योग वाणिज्य संघ हुँदै पुनः बकुलर चोकमा आएर कोणसभामा परिणत भएको थियो कोशी ग्यासबाट उत्पादित खाना पकाउने ग्यास सिलिन्डरहरू तौल गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ खाना पकाउने सिलिन्डरमा प्रति सिलिन्डर चार केजीसम्म कमतौल भएको फेला परेको छ कोशी ग्यासको कावासोतीमा रहेको डिलर सिर्जना इन्टरप्रा इन्टरप्राइजेसबाट बिक्री हुँदै आएको ग्यास सिलिन्डरहरू स्थानीयले शङ्खा लागेर जोक्ता हरेक सिलिन्डरमा आधा केजीदेखि चार केजीसम्म तौल कम भएको भेटिएको हो डिलरबाट घरमा लगेको ग्यास महिना दिन पनि नपुग्ने गरेपछि उपभोक्ताले शङ्खा लागेर जोक्ता कम तौल भएको भेटिएको हो कम तौल भएका सिलिन्डरको हल्लापछि घर घरबाट गृहिणीले तौल केन्द्रमा जोखाउन ल्याउनेको भिड नै लागेको थियो प्रहरीले आधिकारिक डिलर सृजना इन्टरप्राइजेसमा छापा मारेर सबै डिलिन्डर बन्दी गरेको छ त्यहाँका एक सय आठवटा सिलिन्डरमा सिल गरेको रहेको छ पहिलो चरणमा अठारवटा सिलिन्डर जोक्ता सातवटामा कमतल भेटिएको हो नलप्रासीको गणेकोटमा रहेको कोशी ग्यास कारखानाबाट उत्पादित सिलिन्डरहरूमा कमतल भेटिएपछि प्रहरीले नाप्तल विभागमा खबर गरेको जानकारी दिएको छ कमतल भएका सिलिन्डरबाट आफूहरू ठगिएको थाहा पाएपछि कावासुती र आसपासका गृहणीहरूले महेन्द्र राजमार्गको यातायात केही बेर अवरुद्ध गरेर कडा कारवाही गर्न माग गरेका थिए ग्यास डिलरका सञ्चालक रामकृष्ण पुडासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ सुनसरीको झुक्का स्थित क्षेत्रीय कारगारबाट कैदी भगाउने मुख्य योजनाकार धीरेन्द्र यादव पक्राउ परेका छन् कारागार फरार काण्डका मुख्य योजनाकार यादव सुनसरीको भारतीय सीमावर्ती सुपौल जिल्लाको वीरपुर स्थित कटैयाबाट आज बिहान पक्राउ परेका वीरपुरका डीएसपी मनोज कुमार रामले जानकारी दिनुभएको छ सप्तरीका कृषि विकास अधिकृत विक्रम शाहको हत्या आरोप पाउने जेलमा रहेका थिए गत कार्तिक तेइस गते कारागारबाट सहित बाह्र कैदी फरार भएका थिए तीमध्ये केही पक्राउ परिसकेका छन् One. निरन्तर ओह्रालो लागेको सुन चाँदीको मूल्य आज उकालो लागेको छ आज सुनको मूल्य तोलामा चार सय रुपियाँ बढेर कारोबार भइरहेको छ गत शुक्रबार सुनको मूल्य एकै दिन तोलामा चौध सय रुपियाँ घटेको थियो नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य तोलाको अडचालिस हजार पाँच सय रुपियाँ तोकेको छ बिहिबार तोलामा एक सय पचास रुपियाँ बढेर उनपचास हजार रुपियाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एकै दिन एक हजार चार सय रुपियाँ घटेर अडचालिस हजार एक सय रुपियाँमा कारोबार भएको थियो आज तेजाबिस सुनको मूल्य पनि तोलमा चार सय रुपियाँ बढेर अडचालिस हजार दुई सय पचास रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ शुक्रबार तेजाबी सुन तोलाको सत्तालिस हजार आठ सय पचास रुपियाँमा कारोबार भएको थियो त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा एक्काइस रुपियाँ बढेर आठ सय पन्ध्र रुपियाँमा कारोबार भइरहेको छ शुक्रबार चाँदी तोलाको सात सय चौरानब्बे रुपियाँमा कारोबार भएको थियो अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएले वासिङटन र न्युयोर्कमा रहेका युरोपियन युनियनको दूतावास तथा वाणिज्य दूतावासमा समेत जासुसी गर्ने गरेको खुलासा भएको छ एनएसएले ब्रसेल्समा रहेको युनियनको मुख्यालयलाई समेत निशाना बनाएको बताइएको छ एडवर्ड स्टोनले चुहाएको एनएसएलको सेप्टेम्बर दुई हजार दसको गोप्य दस्तावेजका अनुसार एनएसएलले वासिङटन र न्युयोर्कमा रहेका युरोपियन युनियनको दूतावासका कम्प्युटरमा जासुसी गरेको जर्मन पत्रिका डियर स्पिकले जनाएको छ डियर स्पिकलमा प्रकाशित रिपोर्टमा भनेको छ एनएसएसले युनियनको दूतावासमा भइरहेको कुराकानीका साथसाथै कम्प्युटरमा रहेका दस्तावेज र इमेलमा समेत नजर राख्ने गरेको छ पत्रिकाका अनुसार एनएसएलले पाँच वर्ष वर्षदेखि ब्रसेल्सियस युरोपियन युनियनको मुख्यालय र त्यहाँ कम्प्युटरमा घुसपेट तथा जासुसीको योजना बनाएको थियो युरोपियन युनियनका सदस्य देशका कार्यालय समेत त्यही अवस्थित छन् त्यहाँ युनियनको उच्च स्तरको बैठक समेत हुने गर्दछ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले पहिलो विश्व टेस्ट क्रिकेट प्रतियोगिता सन् दुई हजार सत्रमा इङ्ल्याण्डमा गर्ने घोषणा गरेको छ च्याम्पियन ट्रफीलाई प्रतिस्थापन गर्ने गरी विश्व टेस्ट च्याम्पियन गर्न लागेको हो बेलायतको लन्डनमा भएको वार्षिक सम्मेलनपछि आइसिसीले विश्व टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण सन् दुई हजार सत्रको जुन जुलाईमा इङ्ल्याण्डमा गर्ने घोषणा गरेको हो दोस्रो संस्करण सन् दुई हजार एक्काइसको फेब्रुअरी मार्चमा भारतमा हुनेछ आइसिसीका मुख्य कार्यकारी डेभिड रिसर्टले हरेक चार वर्ष वर्षमा क्रिकेटको सबै स्वरूपको विश्व प्रतियोगिता गर्ने उपयुक्त हुने बताएका छन् प्रतियोगिता तय भइसकेकाले अब खेलको रूपरेखा र छनौटको मापदण्ड तयार गरी स्वीकृतिका लागि आइसिसी बोर्डमा पठाउने उनको भनाइरहेको छ आइसिसीको नयाँ निर्णयसँगै आइसिसी विश्व ट्वेन्टी ट्वेन्टी क्रिकेट हरेक दुई वर्षको साटो हरेक चार वर्षमा हुने भएको छ यस्तै हरेक टिमले चार वर्षको अवधिमा कम्तीमा पनि सोह्रवटा टेस्ट खेल्नेछ